नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनिराख्नु भएको छ हामी हरेक दिन उपस्थित हुने गर्छौँ दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ भने कहीँ कहिले केही समय अगाडि निस्केका लोकदोहोरी भाकाहरू बजाउँछु कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छु आजको यो मङ्गलबारे बसाइमा भने केही समय पहिला निस्केका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छु ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा सुमधुर भाकाबाट भाका रहेको छ विष्णु माझी अनि भागीराज चलाउनेको सुमधुर आवाज रहेको कसलाई सोध्ने होला भन्ने यो भाका अब क्रममा तपाईँको लागि बोलाउँछु सुनेर छु बोलाउँछु मेरी उनी कहाँ छिन कहाँ खोज्ने होला जाति आत्मा जले नि पाउला तिमलाई देख्न पाउला दिन पाउला कसलाई सोध्ने होला यो स्वार्थी संसारमा कसलाई सोध्ने होला घाम हेर्छु डोलाउँछु सुन हेर्छु बोलाउँछु मेरी ओनी कहाँ छिन कहाँ खोज्ने होला मेरी ओनी कहाँ छिन कहाँ खोज्ने होला स्वार्थी संसारमा कसलाई सोध्ने होला घाम हेर्छु टोलाउँछु जुन हेर्छु बोलाउँछु निकै नै मर्मस्पर्शी लोक भएका थियो विष्णुमाझी अनि भागीराज चलाउनेको हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम मेरो लोकझङ्कारको व्यवसायसँगै हुनुहुन्छ हामी निकै नै रमाइला लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस गरिराखेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ हामी हरेक दिन हरेक प्रस्तुतिको साथ उपस्थित हुने गर्छौँ आज यो मङ्गलबारको बसाइ साईमा भने केही समय पहिला निस्केका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन पराउनु भएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिइराखेका छौँ अब फेरि अर्को भाका सुन्ने बेला भएको छ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 कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा power. Better mileage, better engine, better braking, better round power round पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी Pep प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराहा चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim tea at diet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 केन्द्र सबै तनाउ हम्स मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्ननगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK K Chitwan dot कम मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योति मार्ग बकुलर चितवन फाइटर काशीनाथ करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारकै व्यवसायमा कार्यक्रम लोकझङ्कारकै व्यवसाय सुनेर बसिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हजमा कार्यक्रम लोक झङ्कारकी बसाइमा हामी निकै नै मर्मस्पर्शी लोक भाकालाई आज कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु अर्को एउटा मिठो भाकाबाट कल्पनामै भए नै देख्छु भनेको एम छेत्री अनि विष्णु माझीको सुमधुर आवाजमा रजे रहेको यो भाका अब क्रममा तपाईँको लागि सारी झेल्दैछु दुःख अनि आँसुमा खेल्दैछु कल्पना मै भए नि देख्छु भनेको यही बेलामा कलमको मसिसकियो सानो मायालाई केही कुरा लेख्छु भनेको ए सारी झेल्दैछु खेल्दैछु कल्पना नै भए नि देख्छौ भनेको यही बेला ko. भए कल्पनामै भयो नि देख्छु भनेको यही बेलामा कलमको मसिसकियो सानो मायालाई के केही कुरा लेख्छु भनेको निकै नै मर्मेश्वरसी लोक भाका थियो एम छेत्री अनि विष्णु माझीको सुमधुर आवाजमा सजिएको यो भाका हाम्रो पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोक झङ्कारको व्यवसायमा आज निकै नै मर्मेश्वरसी लोक भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ हामी कहिले कार्यक्रममा नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ आज के हो मङ्गलबार व्यवसायमा भने केही समय पहिला निस्किएका तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन पराउनु भएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ यिनै भाकाहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थप्लो पाँच हस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot MP लगन र विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोक झङ्कारको व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै तिमी घाममा छाया रामचिखान अनि देवी खर्तीको सुमधुर आवाजमा सजिलो भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायबाट उजिल पर्छु नमस्कार बाँच्नु तिमी सुखैमा भोलि मै रुनेछु यादहरू बाटोली तिमी घाममा भन्ने गर्थे गर्थ्यौ निष्ठुरी तिमी घाममा छाया आउँदो रहेछ सम्झना सुखैमा भोलि मै रोने छु यादहरू बाटोली तिमी घाममा छ छ सम्झना त छोटे अनि आउँदो रहेछ सम्झना त छोटे अनि देखिन्छु तिमी घाममा हो भन्ने गर्थ्यौ निष्ठुरी तिमी घाममा छाया आउँदो रहेछ सम्झना त छोटे पानीमा रेडियो अर्पण एक से चार थोप्लो पांच मेगा हर्ट